सुल्तानगर घरको चाँजो पाँजो मिलाउँदैछु वर्ष दिनको चिज हो छोरी भाइलाई घरियो सम्हाल्ने गाह्रो हुँदो रहेछ छोरी दुःख जेलो गरी थानेको छु लिन आउँछ भाइ कसै गरी